अस्वप्न भएको बताउनुभयो पार्टीभित्रको विवाद पहिले देखिएकै भएको र यसपटक पनि बहस र छलफलबाट विवाद समाधान हुने प्रचण्डको जिकिर थियो तोकिएकै समयमा संविधान बन्ने दावी गर्दै प्रचण्डले संविधान निर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि एकीकृत माओवादी एक भएर जानुपर्ने बताउनुभयो डन दिनेश अधिकारी चरीको हत्याको विषयमा प्रतिक्रिया दिँदै उहाँले कसैको पनि गैर न्यायिक तरिकाले हत्या हुन नहुने बताउनुभयो उहाँले के कति कारणले चरीको हत्या भएको हो सो कुराको जवाब सरकारले दिनुपर्ने टिप्पणी गर्नुभयो नेपाली कंग्रेसका झण्डे तीन दर्शन केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक बोलाउन सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् केन्द्रीय सदस्यहरूले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् लामो समयदेखि केन्द्रीय समिति बैठक बस्न नसकेको भन्दै उनीहरूले बैठक आह्वानका लागि दबाव दिन हस्ताक्षर संकलन अभियान थालेका हुन् हिजोबाट शुरू भएको हस्ताक्षर अभियान अन्तर्गत एकतीसजना केन्द्रीय सदस्यको हस्ताक्षर भइसकेको र बाँकी सदस्यहरूले आज हस्ताक्षर गर्ने केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो केसी सहित गोपाल मान श्रेष्ठ शंकर भण्डारी मानबहादुर विश्वकर्मा सुजाता परियार चन्द्र भण्डारी लगायतले हस्ताक्षर गरिसकेका छन् सरकारको कार्यशैलीलाई लिएर सत्ता साझेदार प्रमुख दुई दल नेपाली कंग्रेस र नेकपा एमाले बीच खटपट शुरू भएको छ सरकारको नेतृत्व गरेको कंग्रेसले एमाले सम्हालेका मन्त्रालयमा सचिव गरेको सरकारको कार्यशैली सुस्त भएको तथा पूर्व सहमति कार्य नभएको भन्दै एमाले आफै सहभागी सरकारको आलोचना गर्न थालेको छ एमाले नेतृत्व आफ्नै मन्त्रीहरूको प्रति पनि असन्तुष्ट देखिएको छ एमाले सरकारको कार्यशैली र आफ्ना मन्त्रीहरूको काम बारे आज सामूहिक रूपमा जानकारी लिँदैछ एमाले त्यसका लागि आफ्ना सबै मन्त्रीहरूलाई अपरान्न पार्टी मुख्यालय बोलाएको छ दिउँसो तीन बजे पार्टी कार्यमा एमाले पदाधिकारी र मन्त्रीहरूबीच सरकारको कार्यशैली र मन्त्रीहरूको भूमिकाका विषयमा छलफल हुने जनाइएको छ मेची यातायात व्यवसाय संघ र कोशी यातायात व्यवसाय संघले आह्वान गरेको बन्दका कारण जनजीवन कष्टकर बनेको छ बन्दका कारण मेची र कोशी अञ्चलमा पर्ने जिल्लामा गाड़ी चल्न सकेका छैनन् बन्दले ताप्लेजुङ इलाम छापा बाँसतर सुनसरी धनकुटा तेह्रथम लगायत जिल्लामा यातायात ठप्प रहेका छन् उज्यालो यातायातले सहमति बिना बस सञ्चालन गर्न लागेको भन्दै त्यसको विरोधमा मेची बस व्यवसायी महासंघले गत साउन एक्काइस गतेबाट पूर्वमा यातायात बन्द गरेको हो बन्दकी क्रममा छापाको बिर्ता मोड़मा गई राती बन्दकर्ताहरूले दुईवटा बस एउटा ट्रक र एउटा कारमा तोड़फोड़ गरेका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्ता मोड़ नगरपालिका एक ना पाँच ख दुई दुई नौ एक र ना चार ख छ शून्य छ नम्बरको ज्यालो यातायातको गाड़ीमा तोड़फोड़ भएको हो यस्तै बन्दकर्ताहरूले दुई एउटा भारतीय नम्बरको ट्रकमा समेत तोडफोड़ गरेका छन् तोडफोड़मा संलग्न थापा धाइजन छका त्रिपन्न वर्षीय मदन विष्ट वृत्तामोड़ नगरपालिका एकका छत्तीस वर्षीय दिल्ली प्रसाद उप्रेदी मोरङ बैरवन छका अठार वर्षीय विजय ऋषिदेव र भारत घर बताउने पच्चीस वर्षीय अब्दुल लोतिमलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरीकाले अनारमैले सुनाएको छ सिन्धुपाल्चोकको वांश खड्क गाविसतीमा गै राति भएको पहिरोमा परि दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेमा स्थानीय बाङ्गेल लामा र उनकी श्रीमती मोती थिङ रहेको इलाका प्रहरी कार्यालय मेलम्सीले सुनाएको छ यसैबीच सिन्धुपाल्चोकको माङखामा गएको पहिरो हटाउने क्रम आज पनि जारी छ आज पनि नेपाली सेनाले थुनिएको ठाउँमा थप विस्फोट ग्राई पानी खुल्ने सुनाएको छ एक्कासी ढिस्को खोल्दा तल्लो भेगमा बढ़ी क्षति पुग्ने भएकाले सुस्त गतिमा ताल खोलिएको सेनाले सुनाएको छ पहिरो स्थानमा ठूला ठूला चट्टान रहेकाले हटाउन समस्या भएको घटनास्थलमा रहेका सुरक्षाकर्मीले सुनाएका छन् सानीमा हाइड्रो पावर उन्नाइस र एक किलोमिटर अरणीको राजमार्ग अझै डुबानमै रहेका छन् एक्सा भेटर र डोजरको सहायतामा पुरिएका घरहरू र सड़क खोल्ने क्रम पनि जारी छ घटनास्थलमा पुरिएका शवहरू कुहिएर अहिले वातावरण दूषित बनेको छ अधिकांश पहिरो पीड़ितहरू बिरामी पर्न थालेका छन् उता सरकारले राहत दिन ढिलो गरेको भन्दै पीड़ितहरू आक्रोशित बनेका छन् पहिरोमा परि बेपत्ता एक सय तेइस जनालाई सरकारले मृतक घोषणा गरेपछि मृतकको संख्या एक सय छप्पन्न पुगेको छ हालसम्म तेत्तीस जनाको मात्र शव फेला परेको छ सुनको भाव तलामा छ सय रूपियाँले बढेर आज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 तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति बाराक ओबामाले तरी इराकमा इस्लामिक लडाकु लक्षित हवाई आक्रमणलाई स्वीकृति दिनुभएको छ राष्ट्रपति ओबामाले इस्लामिक लडाकुको आक्रमणबाट अमेरिकी नागरिकलाई रक्षा गर्न र इराकी फौजलाई सहयोग गर्नका लागि लडाकु लक्षित आक्रमण गर्ने स्वीकृति दिएको बताउनु भएको हो अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकाले जे पनि गर्ने र सहयोगी देश खतरामा परेको बेला सहयोग गर्ने उहाँको भनाइ छ तर ओबामाले अमेरिकी सेनालाई इराकमा फिर्ता नपठाउने स्पष्ट पार्नु भएको छ राष्ट्रपति ओबामाले इराकको कुर्दी क्षेत्रमा पर्ने इर्बिल शहरतर्फ लडाकु अघि बढे उनीहरूलाई लक्षित गरी हवाई आक्रमण गर्न र लडाकुको घेरामा रहेका इराकी नागरिकको सुरक्षामा इराकी फौजलाई सुखाउन सेनालाई निर्देशन दिएको बताउनुभयो एरबिलमा अमेरिकी वाणिज्य दूतावास र सैनिक सल्लाहकारका कार्य रहेका छन् अमेरिकाले सुन्ने लडाकुको आक्रमणका कारण भागेर पहाड़ी क्षेत्रमा लुकेर बसेका याचित धार्मिक अल्पसंख्यक नागरिकलाई विमानबाट खाना र पानी प्रदान गरेको छ खेल समाचार एसियन क्राते फेडरेशनले मलेसियामा आयोजना गरेको एसियन रेफ्री परीक्षामा एघारजना उत्तीर्ण हुन सफल भएका छन् अगस्त चारदेखि सातसम्म भएको परीक्षामा नेपालका तर्फबाट उन्नाइसजना सहभागी भएकोमा एघारजना उत्तीर्ण भएका हुन् रेफ्रीको परीक्षामा उत्तीर्ण हुनेहरूमा प्रकाश मोहन दौडेल विषण मोहत ध्रुव विक्रम मल्ल बीआर मित्र श्याम शेर्पा गोपाल महर्जन बेसन सिंह खड्का श्याम सुनवार योगेन्द्र कोइराला बालकृष्ण राहुल र रेशम लामा रहेका छन् उत्तीर्ण रेफ्रीहरूले सेना लेभलको रेफ्रीको लाइसेन्स प्राप्त गरेका छन् अब उनीहरूले सेमा हुने कराती खेलमा रेफ्रीको भूमिका निभाउन पाउनेछन् दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विवादकै कारण एकीकृत माओवादी नफुट्ने ए माओवादी अध्यक्ष दाहालको दावी पार्टीको आन्तरिक विवादले संविधान निर्माणमा असर नपुग्ने भनाई नेपाली कंग्रेसका झण्डै तीन दर्शन केन्द्रीय सदस्यद्वारा केन्द्रीय समितिको बैठक बोलाउन सभापति कोइरालालाई आग्रह बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन उत्तरी इराकमा इस्लामिक लडाकु लक्षित हवाई आक्रमणलाई अमेरिकी राष्ट्रपति ओबामाद्वारा स्वीकृत अमेरिकी सेनालाई इराकमा फिर्ता नपठाइने स्पष्टोक्ति र एसियन कराटे फेडरेशनले मलेसियामा घोषणा गरेको एसियन रेफ्री परीक्षामा जना उत्तीर्ण हुन सफल अवस्थ दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदामे नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited